कोठामा म र सुस्मिता मात्रै थियौँ बिजुली पनि थिएन त्यसैले हामी त्यत्तिकै बसिरहेका थियौँ सुस्मिता म बसेको सोफा अगाडिको सोफामा बसेकी थिइन् उनले स्कर्ट र टी सर्ट मात्र लगाएकी थिइन् यस्तै क्रममा मेरो नजर एक्कासी उनको खुट्टातिर गयो मैले उनको खुट्टातिर हेर्दै जिब्रोभित्र बाहिर गर्दै मुख चुकचुक गरिरहेको थिएँ उनले देखिहालिन् म डराएँ उनले केही भन्यो कि भनेर तर त्यसो भएन उनी त झन् रजाउन पो थालिन् त्यसैले मैले झन् घोरिएर हेरेँ उनले त बिस्तारै आफ्नो खुट्टा फ्याँ गरिन् मसँग भएँ किनकि मैले उनले लगाएको सेतो पेन्टी छर्लङ्गै देखेँ उनको त्यो सेतो पेन्टी अति नै सुन्दर थियो उनको त्यो पोटिलो पुतीको आकार बाहिर पेन्टीमा छर्लङ्ग देखिएको थियो उनको पुतीको केस्रा छुट्टिएको थियो दृश्य देखेर मैले आफूले आफूलाई वशमा लिन नै सकिनँ जसको फलस्वरूप मेरो हात मेरो लाँडोतिर गएको थियो मेरो लाँडो ठन्किएको थियो कि मेरो प्यान्ट नै छेडेर बाहिर आउला जसरी उहाँले बिस्तारै मेरो हातले मेरो लाडो प्यान्ट बाहिरबाट नै सुम्स्याउन थालेँ त्यसपछि त झन् उनले निब्रे जस्तो गरेर बिस्तारै आफ्नो स्कर्ट माथि सारिन् अब त झन् पुरै देखिएको थियो बाहिरबाट नै मेरो लाडो छामिरहेको मेरो हात अनायास प्यान्ट भित्र नै पसेर लाडोलाई हलाउन थालेँ अनि आफू बसेको ठाउँबाट सरेर अलिक उता गइन् र आँखाको इसाराले बोलाइन् म पनि के काम उनी भएकै सोफामा गएँ अनि बिस्तारै म भएतिर आएँ र म पनि हामी दुवैजना टाँसिएका थियौँ अनि मेरो हात सोफामा अडाएँ बिस्तारै खुट्टाको औनाले उनको खुट्टामा छुन थालेँ उनी लजाउँदै थिइन् बिस्तारै मैले मेरो देब्रे मैले मेरो देब्रे हात उनको घाँटीमा लिए लगेँ तर उनले फेरि प्रतिक्रिया नजनाएपछि मैले मेरो हात बिस्तारै उनको काँधमा राखेँ झन् उनी त लजाउँदै खुट्टाका औँलाहरू चलाउन थालिन् मेरो पालो बिस्तारै मेरो हात उनको त्यो पुक्क परेका रसिला सुन्तलाका जान जस्ता देख्दैमा एकैपटकमा कप पखाउँ जस्ता ठुला ठुला र प्युरी जस्ता गिला गिला दुधका पोका समाउन लिएर गएँ अनि एउटा उनीहरूले बिस्तारै उनको गिलो र कलिलो दुधको पोको सुन्न थालेँ उनी त झन् पग्रे जस्तो लाग्यो त्यसैले मैले मेरो देब्रे हातको पुरै औँलाहरूले उनको दुध सुमसुमाउन थालेँ उनले आ आ उम् आया जस्ता आवाज निकाल्न थालिन् अनि मेरो पालो मेरो दाहिने हात बिस्तारै उनको घोडामा राखे घोडामा राखे देउरी हातले एउटा मल्दै ताइले देउरी हातले एउटा दुध मल्दै दाहिने हातले उनको साफ्रा सुमसुम्याउँदै उनको अनारीसम्म पुगे उनी त झन् ठुलो स्वरमा अह ओ दुखियो जस्ता आवाज निकाल्न थालिन् एउटा हातले दुध मल्दै अर्को हातले अनारी सुमसुम्याउँदै बिस्तारै मैले उनको गतिमा किस गर्दै बिस्तारै कानमा अनि गालामा अनि फेरि बिस्तारै उनको मुखमा पुगेँ र मेरो मुखले उनको मुख टम्बर सुनिदिएँ त्यसपछि मैले मेरो दाहिने हात उनको पेन्टीभित्र छिराएँ उनले धेरै पनि निकालिसकेकी रहेछन् जसले गर्दा उनको पेन्टी पुरै भिजेको थियो उनको त्यो भर्खर उम्रन खोजेका सेता खैरा र आहा कति प्यारा र सुन्दर अनि मैले मेरो हात निकालेर पेन्टी बाहिर फेरि बाहिरबाट नै सुमसुम्न थाले बिस्तारै फेरि भित्र सिराए र उनको कुतीमा औँलाले कुतीको वरिपरि गर्दै एउटा हातले दुध पोल्दै मुखमा किस गर्दै अर्को हातले उनको कुती चलाउन थाले मैले अब दाहिने हातको चोरी औँलाले उनको कुतीभित्र र बाहिर गर्न थालेको थिएँ उनी त दुखी हो छिटो छिटो हत्ता पोलियो भन्दै कराउँदै तितकार आफ्नो मुखबाट निकाल्दै थिइन् उनलाई सायद धेरै मजा आइरहेको थियो र उनी आफ्नो त्यो कसैलाई पुक्क परेको भर्जिन पुतीमा छिटो लाँडो बिसाएर सिल तोडोस् भन्ने चाहन्थिन् होला त्यसैले मैले गएँ नगरी बिस्तारै दाहिने हात उनको बुद्धिबाट झिकेर उनको स्कर्ट र टी सर्ट खोलिदिएँ अनि उनलाई किस गर्दै छिटो छिटो आफ्ना सबै कपडा खोले नाङ्गै भएँ अनि उनको पेन्टी पनि खोलिदिएँ मैले मेरो लाडो एकछिन नचलाइकन उनको बुद्धिभित्र रगडिरहेँ उनी रुन छाडेपछि बिस्तारै पुत्तीभित्र लाडो चलाउन थालेँ बिस्तारै नाटलाई भित्र बाहिर गर्न थाले अब त उनलाई पनि दुख्न छोडिसक्यो अरे उनले पनि तलबाट बल लगाएर मलाई साथ दिन थालिन् त्यसपछि मैले पनि फटाफट लाँडोभित्र बाहिर गर्न थालेँ अनि आ आ दुखियो कति मजा आयो अलिभित्र छिटो फास्ट कम्मे खेल्ने फकमा फुसी जस्ता अङ्ग्रेजी मिश्रित आवाजसँगै राजा मलाई नछोड अझभित्र भन्दै एक्लै भरबटाउँदै थिइन् यसरी करिब तिस मिनट जति मचिएपछि म शिथिल भएँ अनि उनी पनि मैले मेरो नाडो निकालेर उनको मैले मेरो नाडो निकालेर उनको पतिमा मैले मेरो नाडो निकालेर उनको मुखमा भित्र र बाहिर गर्न थालेँ फेरि मैले मेरो नाडोलाई उनको पुतीभित्र घुसारेर दनादन दिन थालेँ करिब पैँतालिस मिनट जति सिकेपछि म पुरै शिथिल भएर माथि सुतेँ र उनी पनि शिथिल भएकी थिइन् र यत्तिकैमा हामी दुवैजना निधाउन पुगेछौँ